आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र अनि तपाईँका सन्देशहरू पनि मसँग छन् अब भने ढिला नगरी राख्दैछु तपाईँकै सन्देशहरू पहिलो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ रामलाल सुमनजी र उहाँले लेख्नुहुन्छ गुड नाइट रात्रिकालीन नमस्ते चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन हजुर म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको मेम्बर फ्रम पर्सा जिल्ला हाल मलेसियाको पेनाङबाट भन्नुभएको छ प्रोग्राम मार्फत गुड नाइट विशेष राख्नुपर्दा कुर्बान हवारी सर जमिनदार बाउको इमान्दार छोरो लालु आले मगर पूजा योङहाङ पूर्ण पाखरिन अप्सरा दाहाल भट्टराई विजय पौडेल सर मिडिया प्रेमी नतासा लिम्बू सफल पौडेल खत्री बुद्धवीर तामाङ प्रतीक्षा थापा मगर अनु शेर्पा कुमार पूर्वेली कान्छा कमल श्रेष्ठ युक्त प्रसाद श्रेष्ठ रुबिना थामी लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रेशम गाहा मगरजीले गुड नाइट माया सरस्वती पुलाङ मगर भनेर उहाँको आफ्नो मान्छेको लागि यो सन्देश उहाँले कमेन्ट गर्नुभएको छ रेशमजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ सरस्वतीजीले पनि यो सन्देश पाइसक्नु भएको छ भनेर हामीले अपेक्षा गरेका छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सफिरा सिर्जना सुनवारजीले हेलो हाई नमस्ते फ्रम ओखलढुङ्गा मिस यु भन्नुभएको छ सफिरा सिर्जना सुनवारजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामु केसी अन्जानजीले र उहाँ लेख्नुहुन्छ सबैलाई मिठो सम्झना समर्पण छ है म यता गुल्मी हस्तीचौर इस्मा गाउँपालिका पालुखाको मान्छे रामु केसी अन्जान हाल भने युरोपदेखि अनि सुन्दैछु है बिर्सेको कति पनि छैन कसैलाई पनि नाइ हल्का बिजी भएर मात्र हो भन्नुभएको छ धेरै धन्यवाद छ रामुजी तपाईँको यो सन्देशको लागि र टाढा भएर पनि हामीलाई सम्झनुभयो त्यसको लागि पनि तपाईँलाई धेरै धन्यवाद छ तपाईँको विदेश बसाई सुखद रहोस् भनेर पनि कामना गर्न चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुनिता सुनवारजीले गुड नाइट अल भन्नुभएको छ सुनिताजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट भन्दा पनि म्यासेज गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ राज चौधरीजी र उहाँले सबै सुगात फेसबुक पेजमा म्यासेज गर्नुभएको थियो र उहाँले यस्तो लेख्नुभएको छ हेलो नमस्ते नमस्कार रात्रिकालीन अभिवादन उही त हो नि मिडियालाई धेरै माया गर्ने म थरुहट मिडिया ग्रुपको मेम्बर राज चौधरी भोडाहा बाह्र हाल म दोहा कतारबाट तपाईँको प्रोग्राम सुन्दैछु भन्नुभएको छ राज्यलाई धेरै धन्यवाद छ र उहाँले लेख्नुभएको छ सम्झनु पर्दा मेरो घर परिवारलाई सम्पूर्ण मिडिया प्रेमीहरूमा मिठो माया मिठो सम्झना छ विशेष गरी मेरो थरुहट मिडिया ग्रुपको सम्पूर्ण परिवारलाई सम्झेको छु मुटुदेखि मुटुसम्म सुनेर बसेका सम्पूर्ण साथीहरूमा मिठो सम्झना छ भन्दै म तपाईँसँग छुट्न चाहन्छु ओके बबाई शुभरात्रि भन्नुभएको छ राज्य धेरै धन्यवाद छ है तपाईँले अहिले दोहा कतारमा हुनुहुन्छ तपाईँको घर बाह्र हो र यति टाढा भएर पनि हामीलाई सम्झिरहनु भएको छ तपाईँ बेला बेलामा म्यासेज गरिरहनुहुन्छ तपाईँको म्यासेज पाउँदा हामी धेरै खुसी छौँ तपाईँ राम्ररी बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् अनि आफ्नो परिवारलाई पनि सम्झिरहनुहोस् भनेर बिन्ती गर्छौँ तपाईँसँग र तपाईँलाई धन्यवाद छ यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ क्या कि तुम मुझसे प्यार करती हो कि तुम्हें मुझसे इश्क है मुझे शर्म आती है देखो तुम नहीं कहोगी तो मेरी जान निकल जाएगी आई लव यू yeah! अच्छा हुआ जैसे हुआ इश्क हुआ कैसे हुआ अच्छा हुआ जैसे हुआ हुआ जैसे हुआ जागे जागे अरमा है सोया सोया ये जहाँ है चोरी चोरी आके मुझे मिले कैसे हुआ अच्छा हुआ संभाले धीरे धीरे दिल को मिली है मंजिल भीगी भीगी रात में प्यारी प्यारी बात में खोया खोया रहता है दिल रुक रुक रुक रुक रुक रुक हम सफर झुक झुक झुक झुक झुकती है नजर रुक रुक रुक रुक रुक रुक हम सफर बिन चैन कहा दोनों दिलों की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 कार्यक्रम मुटुदेखि मुटुसम्ममा के कमेन्ट गर्ने भनेर पहिलोपटक सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम विशेष गरी माया गर्ने मुटुहरूको लागि तयार पारेको हो तपाईँ आफ्नो परिवार घर परिवार आफन्तलाई साथीलाई अनि जीवनसाथीलाई तपाईँको सन्देशहरू पठाउन सक्नुहुन्छ अनि तपाईँ प्रेम र जीवनसँग सम्बन्धित गजल मुक्तक सायरी कविताहरू वा तपाईँको मनको भावना लेख्न सक्नुहुन्छ भने त्यो पनि हामीलाई पठाउन सक्नुहुन्छ पठाउने तरिका सजिलो छ यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा तपाईँले रेडियो अनमोलको पोस्टमा गएर मुटुदेखि मुटुसम्मको पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा फेसबुकमा सबै सौगात अनुराग टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा हामीले पोस्ट गरेका छौँ पोस्टको मुनि अथवा तपाईँले सिधै म्यासेजमा हामीलाई सन्देश पठाउन सक्नुहुन्छ र हामी कार्यक्रममा त्यसलाई स्थान दिन्छौँ र तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेसम्म पुऱ्याउँछौँ यो एकदमै सजिलो तरिका छ र तपाईँ कहिलेकाहीँ कमेन्ट गर्न नसक्ने अथवा रेडियो मात्रै सुन्दै हुनुहुन्छ फेसबुकहरू चलाउनुहुन्न भने तपाईँका सन्देशहरू गजल कविता मुक्तक सायरीहरू पनि तपाईँले हामीलाई चिठी मार्फत पनि पठाउन सक्नुहुन्छ यो पनि तपाईँलाई खुला रहेको अप्सन हो तपाईँले रेडियो अनमोल हेटौँडा चार खोपे गल्ली मकुवानपुरको ठेगानामा चिठी पठाउनु भयो भने त्यो पनि हामीसम्म आइपुग्छ हुन त अहिले चिठी लेख्ने धेरै कम हुनुहुन्छ तर तपाईँ फेसबुक चलाउनुहुन्न भने चाहिँ तपाईँले त्यसरी पनि हामीलाई पठाउन सक्नुहुन्छ यो जानकारी राखेँ मैले तपाईँलाई र आजलाई भने तपाईँका कमेन्टहरू चाहिँ मैले यति नै राखेँ एकदमै थोरै थियो यो योपालि कमेन्ट त्यसैले पनि तपाईँका सन्देशहरू अझै आउन् भनेर म अपेक्षा गर्छु र अहिलेको लागि भने एउटा कविता राख्न चाहन्छु यो कविता हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ र कविता लेख्नुभएको छ सुरेन्द्र शाही गुलाब कान्छोजीले बाजुराको हुनुहुन्छ उहाँ र उहाँको कविताको शीर्षक छ लक्ष्य लक्ष्य कविता कस्तो छ अब सुनौ स्वाभाविक हो पुराना याद आइरहनु स्वाभाविक हो पुरानै याद आइरहनु तल्पिनु चिन्तित हुनु र धेरै सोचिरहनु तैपनि सबै अतीतको काल कोठरीमा जा झाकिएका कैदीबन्दीहरू जस्तै तैपनि सबै अतीतको काल कोठरीमा झाकिएका कैदीबन्दीहरू जस्तै झल्को याद माया तृष्णा सम्झना आदिलाई एक सपना सम्झिएर बसिरहनुको विकल्प सिवाय नै रहेर यो उकुस मुकुस यो कौतूहलता यो छटपटी पनि बडो अजीबको हुँदो रहेछ मन कहिले पनि सिन्धु जस्तो बन्नै सक्दैन बनिरहन्छ त केवल बर्खायामको खहरे भेल बाढी पहिरो जस्तै अमन चैन र शान्ति अह कत्तै भेटिएन खै किन यो मन पनि अतितिरै फर्किन फर्किन खोज्छ तर जसको सम्भावना निकै सुन्ने छ न्यून छ जिन्दगी धेरै अगाडि बढिसक्यो अतीतलाई छोडिसकेर बस अब वर्तमान जिउनु छ भविष्य भेट्नु छ जहाँ मेरो लक्ष्य मलाई नै कुरिरहेको छ ऊ भन्दैछ अझै सङ्घर्ष गर मलाई पाउन त्यति सजिलो छैन चाह्यो भने गाह्रो पनि छैन तेरो जिन्दगीका तमाम घुम्तीहरू उकाली ओह्रालीहरू उर्वर हरियालीहरू सुक्खा मरुभूमिहरू सागुरा खोजहरू फराकिला फाँटहरू कैयौँ पीडा र दुःखहरू आदि आदि सबै यात्रामा सामेल हुन् जसले तँलाई म सामु पुग्न तेरो लक्ष्य सामु पुग्न खुड्किलाको काम गरोस् जस्तो सुकै कठिनाइमा हार नमान्नु आँट गर्नु साहस गर्नु अनि एक दिन पक्कै त्यो सुनौलो दिन हुनेछ जुन दिन लक्ष्यसँग भेट हुनेछ जुन दिन लक्ष्यसँग भेट हुनेछ यो कविता थियो सुरेन्द्र शाही गुलाब कान्छुजीको बाजुराबाट उहाँको यो कविता लेखिएको थियो र साहित्य पोस्टबाट हामीले साभार गऱ्यौँ साँच्चै नै जिन्दगीको लक्ष्य भेटाउन धेरै सङ्घर्ष गर्नुपर्छ धेरै मेहनत गर्नुपर्छ दुःख पीडाहरू सहनुपर्छ र बिचमा जसले छोड्यो उसले लक्ष्य भेटाउन कदापि सक्दैन त्यसैले हामी मेहनत गर्न छोड्नु हुँदैन एउटा काममा हामी असफल भयो भनेर चिन्तित भएर बस्नु हुँदैन बरु जिन्दगीलाई कसरी हुन्छ सरल बनाउँदै सजिलैसँग जिउने प्रयास गर्नुपर्छ हुन त आजभोलि सरल जिन्दगी जिउनु एकदमै सपनाको कुरा जस्तो भइसक्यो किनकि मान्छेहरू सरल जिन्दगी जिउनु पर्छ भनेर त भन्छन् तर शब्दमा मात्र किनकि प्राय मान्छेहरू अब सरल जिन्दगी होइन बरु बाँच्नको लागि एउटा आलिसान महल चाहिन्छ भनेर सोध्छन् केही पैसा त हुनैपर्छ स्मार्टफोन हुनैपर्छ बाइक हुनुपर्छ गाडी हुनुपर्छ यस्ता सोच हामी मान्छेहरूमा व्याप्त भइसक्यो अहिले साधारण जिन्दगी सरल जिन्दगी जिउनु भनेको धेरै सपनाको कुरा जस्तो भइसक्यो कतिपय मान्छेहरू घरमा बस्नै चाहँदैन घरको कामलाई कामै हो भन्ने पनि सोच्दैन यस्तो समय आइसक्यो तर जो जस्तो परिश्रम गर्नुहुन्छ जसले जस्तो कदम चाल्छ हामीले त्यस्तै भोग्छौँ पनि त्यसैले जिन्दगीलाई सरल जिउने अथवा अप्ठ्यारो बनाउने यो हाम्रो हातको कुरा हो त्यसैले हामी प्रयास गरिरहौँ सरल जिन्दगी जिउने प्रयास गरौँ जो जो चाहनुहुन्छ यो कविता यस्तै थियो लक्ष्यको बारेमा लक्ष्य भेट्नको लागि गरिएको सङ्घर्षको बारेमा र यस्तै कविताहरू हामी कार्यक्रममा अझै राख्छौँ र तपाईँका सन्देशहरू पनि कार्यक्रममा पढ्ने नै छौँ अबको क्रममा सुनौँ फेरि एउटा सुन्दर साङ्गीतिक आवाज ना किसी से दिल लगाना नींद अपनी यो साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्स हेटौँडा मकवानपुरबाट र रेडियो अनमोल डट कम हाम्रो पात्र मोबाइल एपमा पनि यो कार्यक्रम तपाईँले सुनिरहनु भएको छ म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी जिन्दगीका दुःख सुखका कुराहरू गर्छौँ हामी सबैजना खुसी साथ जिउन चाहन्छौँ तर दुःख भोगिरहन्छौँ आखिर किन हामी यति धेरै दुःख भोग्छौँ यसका केही न केही कारण त अवश्य छ बस हामीमा खोज्ने चेष्टा हुनुपर्छ खोज्ने चाहना हुनुपर्छ हामी किन दुःख भोग्छौँ किन राम्रो गर्दा गर्दै पनि नराम्रो हुन्छ आखिर यसको पछाडि के कारण छ धेरैलाई यो प्रश्नले नसुताउनु पनि सक्छ सताए भने पनि कहिलेकाहीँ त्यो प्रश्नको जवाफ हामीलाई पाउने इच्छा चाहिँ नहुन सक्छ किनभने हामी जब जब गाह्रो पर्छ तब यस्तो प्रश्नहरू सोच्न थाल्छौँ तर त्यसको जवाब खोज्न भने हामीलाई फुर्सदै हुँदैन अनि जसले धैर्य गरेर खोज्छ उसले प्रश्नको जवाब अवश्य पाउँछ किनकि यदि प्रश्न छ भने त्यसको जवाब पनि अवश्य छ बस सही समयमा सही ठाउँमा र सही तरिकाले त्यो जवाब हामी कुर्न सक्नुपर्छ र जीवनका यस्तै कुराहरू हामी कार्यक्रम मुठीदेखि मुठीसम्म गरिरहेको बेला एउटा कविता राख्न मन लाग्यो यो कविता साहित्य पोस्टबाट हामीले साभार गरेका हौँ र मणिराम कणेलजीले यो कविता लेख्नुभएको हो फुलको बारेमा र शीर्षक पनि छ प्रिय फुल र यो कविता यस्तो छ प्रिय फुल आऊ मलाई पनि फुल्न सिकाइदेऊ म पनि तिमी जस्तै फुल्न चाहन्छु मलाई पनि चुमुन पुतली र मौरीहरूले मलाई पनि टिपुन् कसैले र प्रेमको उपहार मानेर दिउन् जसरी दिन्छन् प्रिय फुल प्रिय मान्छेलाई म पनि छर्न चाहन्छु तिमीले जस्तै सुगन्ध प्रिय फुल आऊ मलाई बाँच्न छर्न सिकाइदेऊ म पनि